उत्पत्तिको पुस्तक अध्याय चार कैन र हाबिल आफ्नी पत्नीसित आदमको सहवास भयो र तिनी गर्भवती भएर कैनलाई जन्माइन् र भनिन् परमप्रभुको सहायताले एक पुरुष जन्माए फेरि तिनले कैनको भाइ हाबिललाई जन्माइन् हाबिल भेडा गोठाला भए र कैन चाहिँ भूमिको खेती किसानी गर्ने भए केही समय बितेपछि कैनले परमप्रभु कहाँ भूमिको उपजनीबाट केही ल्याए तर हाबिलले आफ्ना भेडाको बगालबाट पहिले जन्मेका पाठाहरूका बोसे भाग ल्याए परमप्रभुले हाबिल र तिनको भेटी ग्रहण गर्नुभयो तर कैन र तिनको भेटी ग्रहण गर्नुभएन यसैले कैन ज्यादै रिसाए र तिनको मुख अध्यारो भयो तब परमप्रभुले कैनलाई भन्नुभयो त किन रिसाउँछस् तेरो मुख किन अध्यारो छ यदि तैले जे ठिक छ त्यो गरिस भने त ग्रहणयोग्य हुँदैनस् र तर यदि तैले ठिक काम गरिनस् भने त पाप तेरो ढोकैमा ढुकी बस्छ त्यसको इच्छा तप्रति हुन्छ तर तैले त्यसलाई अधीन गर्नै पर्छ कैनले आफ्ना भाइ हाबिललाई भने आऊ हामी बाहिर खेतमा जाउँ अनि जब तिनीहरू खेतमा थिए तब कैनले आफ्ना भाइ हाबिलमाथि आक्रमण गरेर तिनलाई मारे तब परमप्रभुले कैनलाई सोध्नुभयो तेरो भाइ हाबिल कहाँ छ तिनले भने मलाई थाहा छैन के म मेरो भाइको गोठाला हुँ र परमप्रभुले भन्नुभयो यो तैँले के गरिस तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई दिइरहेको छ त अब श्रापित भएर यस भूमिबाट खेदिएको छस् जसले तेरो भाइको रगत तेरो हातबाट लिनलाई आफ्नो मुख उघार्यो तैले भूमिको खेती गर्दा अब उपरान्त त्यसले तलाई आफ्नो उब्जनी दिने छैन त पृथ्वीमा एक बिना चैनको डुलुवा हुनेछस् कैनले परमप्रभुलाई भने मैले सहनै नसक्ने कडा दण्ड मलाई भयो हेर्नुहोस् आज तपाईँले मलाई यस भूमिबाट निकालिदिनुहुन्छ र तपाईँको उपस्थितिबाट मैले लुक्नुपर्नेछ म पृथ्वीमा बिना चैनको डुलुवा हुनेछु र मलाई फेला पार्ने जसुकैले पनि मलाई मार्नेछ तर परमप्रभुले तिनलाई भन्नुभयो त्यसो होइन जसले कैनलाई मार्छ त्यससित सात गुणा बदला लिइनेछ अनि कैनलाई कसैले फेला पारेर नमारोस् भनी परमप्रभुले तिनीमाथि एउटा चिन्ह लगाइदिनुभयो तब कैन परमप्रभुको उपस्थितिबाट निस्केर अदनको पूर्वपट्टि भएको नोद भन्ने देशमा बस्न लागे आफ्नी पत्नीसित कैनको सहवास भयो र तिनी गर्भवती भएर हनोकलाई जन्माइन् र कैनले एउटा शहर बनाएर आफ्नै छोराकै नाउँमा त्यस सहरको नाउँ पनि हनोक राखे हनोकबाट इरातको जन्म भयो इरातबाट महुयायलको जन्म भयो महुयायलबाट मथुसायलको जन्म भयो मथुसायलबाट लमेखको जन्म भयो लमेखले दुईवटा पत्नी ल्याए एउटीको नाउँ आदा र अर्कीको सिल्ला थियो आदाले यावाललाई जन्माइन् तिनी पालमा बस्नेहरू र पशुपाल्नेहरूका पुर्खा थिए तिनका भाइको नाउँ युबाल्द हो तिनी चाहिँ वीणा र बाँसुरी बजाउनेहरू सबैका पुर्खा थिए शिल्लाले तुवल कैनलाई जन्माइन् तिनी सबै किसिमका काँसा र फलामका हतियारहरू बनाउँथे तुवल कैनकी बहिनी नामा थिइन् लमेखले आफ्ना पत्नीहरूलाई भने हे आधा र शिल्ला मेरा कुरा सुन ए लमेखका पत्नी हो मैले भनेका कुरामा ध्यान दिएर सुन किनभने मलाई चोट लाउने मानिसलाई मैले मारेको छु मलाई घाइते बनाउने जवान मानिसलाई यदि कैनको बदला सात गुणा लिइन्छ भने लमेहको चाहिँ सतहत्तर गुणा लिइनेछ फेरि आफ्नी पत्नीसित आदमको सहवास भयो र तिनले एउटा छोरा जन्माइन् र तिनको नाउँ यसो भनेर सेथ राखिन् कैनले मारेको हाबिलको सट्टामा परमेश्वरले एउटा अर्को बालक मलाई दिनुभयो सेतको पनि एउटा छोरा भयो र तिनको नाउँ एनोस राखियो त्यस समयदेखि मानिसले परमप्रभुका नाउँको पुकारा गर्न शुरू गरे